नमस्कार यहाँलाई स्वागत छ कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय त्रिसठीौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ फेसबुकले निम्ताएका तीन डरलाग्दा घटना विशेष श्रृङ्खला जसमा नक्कली अमेरिकी सैनिकको जीवन सङ्गिने बन्ने सपनामा ठगिएका सुन्दरीहरू र एउटै बिस्तारामा दुईजना पुरुषसँग यौन सम्पर्क गर्न अस्वीकार गरेपछि उनीहरूबाट हत्या भएकी अर्की सुन्दरीको कथा प्रस्तुत गर्ने त अबको पाउने एक घन्टा हामीसँगै रहनुहोला श्रोता यस हप्ता नेपालमा फेसबुकले निम्ताएका महिला हिंसाका तीन डरलाग्दा घटना सञ्चार माध्यममा आए अत तिनै समाचारहरूको नाली बेली ग्रामीण भेगसम्म पुर्याउने उद्देश्यका साथ हामीले आजको ओजेलका खबरमा अन्य विषय नराखी तिनै घटना समावेश गरेका छौँ जसलाई जीवनको गोरेटो स्तम्भमा गीत सङ्गीतले समेत सजाएका छौँ सुनौ सूचना प्रविधिको यो युगले संसारभरका मानिसहरूलाई एउटै घर एउटै कोठामा राखिदिएको छ अझ भनौ एउटै थालमा जिस्की जिस्की खाना खुवाइदिएको छ र युगल जोडीहरूलाई भेटघाटै नभए पनि एउटै बिस्तारामा प्रेमलाभको अवसर जुटाइदिएको छ त्यसैले त हाम्रो ग्रामीण समाज गुल्मीको बडगाउँ जस्तो ठाउँमा समेत फेसबुकबाटै विवाह गरेर देखभेट बिना नै विदेशमा भएका पुरुषकी श्रीमती बनेर घर भित्रिन एक महिला छिमेकी जिल्ला बागलुङमा पनि त्यस्तै भयो फेसबुकमै गफगाफ फेसबुकमै प्रेम लाभले कसैको जीवन रङ्गीन बनेको पनि होला तर कसैको जीवनमा भने रक्तपात निम्तिएका घटनाहरू हालै बाहिर आएका छन् त्यो पनि राजधानी जस्तो शिक्षित सचेत बस्ने ठाउँमै यसर्थ सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने बनाउने कुरामा विशेष त युवतीहरू सावधान हुनुपर्ने राजधानीमा घटेका पछिल्ला केही डरलाग्दा घटनाले पनि सजग गराएको छ टेलिभिजन र इन्टरनेटको पहुँचमा हुनेहरूले पढी सुनिसक्नु भएकै होला हालै राजधानीमा सामाजिक सञ्जाल फेसबुक मार्फत साथी कि एक युवतीले एउटै बेटमा दुईजना पुरुषहरूसँग शारीरिक सम्पर्क राख्न अस्वीकार गर्दा उनको तिनै पुरुषहरूले हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ भने अर्को युवा नक्कली अमेरिकी सैनिक बनेर सोह्रजना भन्दा बढी युवतीहरूलाई फेसबुक मार्फत नै महित पार्दै उनीहरूसँग लाखौँ रुपियाँ ठगी गरेको अभियोगमा प्रहरी खोरमा परेका छन् अनि अर्को युवकले प्रेमिकासँग बसेको अश्लील तस्विर खिचेर फेसबुकमा राखेर रा मानसिक पीडा दिएका छन् अत यस्ता घटनाबाट ग्रामीण भेगका युवतीहरूलाई समेत सजग गराउन सकियोस् भन्ने उद्देश्यका साथ आजको जीवनको गोरेटोमा राजधानीका तिनै डरलाग्दा र कल्पना समेत गर्न नसकिने घटना उठान गर्दैछौँ हामी रातो पार्टी अनलाइन समाचार स्रोत मार्फत रातो पार्टी अनलाइन सहकर्मी राजेश भण्डारी र मैले फेसबुक काण्डबाट घटेका यी घटनाहरूलाई पछ्याउने क्रममा केही झन्झटहरू पनि बेहोर्नु पर्यो नक्कली अमेरिकी सैनिक बनेर युवतीहरूबाट लाखौं ठगी गर्ने युवाले अमेरिकी राष्ट्रपतिसँग हात मिलाएका र त्यहाँका सैनिकहरूसँग हतियार बोकेका तस्विरहरू खोज्नु हाम्रा लागि चुनौती थिए साइबर सञ्चालनमा खप्पिस ती युवाले आफ्ना तस्विरहरू दुरुस्त उनीहरूसँग जोडेका छन् जुन हेर्दा कसैले पनि नक्कली नेपाली हो भनेर पत्याउन सक्दैनन् त्यसैले त खाइ लाग्दा ती अमेरिकी सैनिकको जीवनसाथी बन्ने सपना बुनेका जना भन्दा बढी युवतीले लाखौं रुपियाँ गुमाएर ठगिनु पर्यो त्यस्तै फेसबुकमा साथी बनेको तिन महिनाको पहिलो भेटमै शारीरिक सम्पर्क पछि हत्या गर्लान् भन्ने कुरा पनि अर्की युवतीले कल्पना नै गरेकी थिएनन् अनि विदेशमा रहेका युवासँग फेसबुकमा प्रेम सम्बन्ध राखेकी अर्की युवतीले पनि विदेशबाट फर्केर आएको पहिलो दिनमै होटेलमा ती लेख्दै प्रेमीले आफ्नो अश्लील तस्विर खिचेर फेसबुकमा राखी मानसिक तनाव र समाजमा बदनामी गराइदिए तिम्रो बेमानी समाजको तिरस्कार अब हामी माथि उल्लेखित घटना सविस्तार प्रस्तुत गर्दछौँ फेसबुक काण्ड नम्बर एक सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या गरेको अभियोगमा हेटौँडा नगरपालिका बस्ने निरज बाबा उपनामले चिनिने निरज कुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको छ वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुक मार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छोडी काठमाडौँ आएपछि ती युवतीलाई एक होटेलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिचेर सही तस्बिर फेसबुक मार्फत पीडित लगायत फेसबुकका साथीहरूलाई पठाई मानसिक पीडा दिने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो उनले पीडितलाई कहीँ कतै उजुरी गरे भौतिक कारवाही गर्ने जनाउँदै पटक पटक फोन मार्फत धम्काएका थिए उनले पीडितलाई विभिन्न ठाउँमा बोलाइ आफूसँग यौन सम्पर्क राख्न पनि दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ अभियुक्त चौधरीलाई भेटौँडा स्थित बुद्ध चोकबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन दुई हजार त्रिसठी अन्तर्गत मुद्दा दायर गरेर थप अनुसन्धान जारी रहेको प्रहरी ब्युरोले जनाएको छ फेसबुक काण्ड नम्बर दुई नक्कली अमेरिकी सैनिकको जीवन सङ्गिने बन्ने सपनामा सोह्रजना भन्दा बढी युवतीको बिल्ली बाँट नुवाकोटका जीवन तामाङले आफूलाई कहिल्यै सक्कली नामले चिनाएनन् अमेरिकी राष्ट्रपतिहरू Bill Clinton George W Bush तथा बाराक ओबामासँगको फोटो आफ्नो बेडरुम र मिटिङ रुममा सजाएका जीवनले आफूलाई कहिले अमित भन्थे कहिले काभ्रेली विष्णु कुमार तामाङ भन्थे काठमाडौँको चाबा हिलमा एक अलिसान महलको फ्लाइट भाडामा लिएर बसेका जीवनले नुवाकोटको सामारी गाविसकी सुबी तामाङसँग विवाह गरेका थिए उनी काठमाडौँ बाहिर हिँडिरहन्थे चाबा हिलमा उनको सात वर्षीय छोरा र श्रीमती सुबी बस्थिन् टहलिएको भरमा मासिक लाखौँ कमाउने जीवनसँग सुबी पनि मक्ख थिइन् जिन्दगी सानले चल्दै थियो उनीहरूले एक पछि अर्को सफल जिन्दगीको सपना पुरा गर्दै थिए र निकै रमाउँदै थिए आर्मीको त्यो रमझम धेरै दिन टिक्न सकेन आफूलाई अमेरिकी आर्मी बताउने खाइलाग्दो ज्यान भएका जीवन तामाङ विरुद्ध करिब छ महिना अघि महानगरीय प्रहरी परिसर काठमाडौँमा ठगिएको उजुरी पर्यो काठमाडौँ प्रहरीमा आएको जीवन विरुद्धको पहिलो उजुरीमा अमित लामाले आफूलाई अमेरिकन लाउरे हुँ तिमीसँग विवाह गर्छु भन्दै झुक्काएर दुई लाख पचास हजार ठगेको कुरा उल्लेख गरिएको थियो यस्ता उजुरीहरू एकपछि अर्को बढ्न थाले एउटै व्यक्तिका विरुद्ध पढे लेखेका युवतीहरूले पटक पटक उजुरी गर्न थालेपछि काठमाडौँ प्रहरीले खोज्न थाल्यो आखिर को हो त जीवन तामाङ हुन पनि जीवनको वास्तविकता बुझिसाध्य छैन आफूलाई कहिले नुवाकोटको कहिले धरानको बताउने जीवनले धेरैलाई आफू काभ्रेको मदन कुण्डारी तिनको स्थायी बासिन्दा भएको बताएका थिए ग्रे कलरको एसपी ल्यापटप बोकेर हिँड्ने जीवन प्रविधिमा पोख्त थिए इमेल इन्टरनेट र फेसबुक चलाइरहन्थे उनले फोटोसप प्रयोग गरेर अमेरिकी राष्ट्रपतिदेखि अमेरिकी सेनासँग नक्कली तस्विरहरू बनाएका थिए अमेरिकी दूतावास र अमेरिकी सेनाका हरेक बारे अपडेट भइरहने तामाङले सिङ्गो अमेरिकी सेनाको नाम बेचेर लाखौँ कमाउँदै आएका थिए जसले युवतीहरू यसरी पटाउने गर्दथे कुनै स्मार्ट युवतीको पुरै पृष्ठभूमि थाहा पाएपछि उनी फ्रेन्ड रिक्वेस्ट पठाउने गर्दथे उताबाट युवतीले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगरेसम्म लगातार मेसेज गरिरहन्थे अनि साथी स्वीकार्न बाध्य बनाउँथे केटीहरूले साथी स्वीकार्दा उनले केटीहरूको परिवार समेतको सालाखाला विवरण तयार पारिसकेका हुन्थे एउटी केटीका लागि उनले छुट्टै सिम कार्ड लिन्थे घरमा राम्री श्रीमती थिइन् जसका कारण उनी केटीहरूको शारीरिक संरचना देखेर कहिल्यै लोभिन्नथे हुन्थे बरु उनलाई देखेर केटीहरू मैत हुन्थे यसरी लोभिनीहरूमा सोह्रभन्दा बढी जनजाति युवतीहरू भएको र ठगिएको पाइएको छ ती युवतीहरू यति बेला छाँकाबाट खसे जस्तो भएका छन् जीवनले युवतीसँग गफै गफमा महित बनाउँथे त्यसपछि लाखौँ ठग्थे जीवनबाट ठगिएकी युवती नम्बर एक काठमाडौँको बानेश्वर बस्ने कपिला तामाङ नाम परिवर्तनलाई जीवनले सबैभन्दा पहिला साथी बनाए त्यसपछि कपिला र जीवनको बिचमा लगातार च्याटिङ सुरु भयो एक दिन जीवनले प्रस्ताव राखे मलाई एक्लोपनले असाध्यै सतायो विवाह गर्न उत्सुक छु तर कपिलाको विवाह भइसकेको थियो त्यसैले जीवनको प्रस्तावलाई उनले अस्वीकार गरेर टाढिन खोजिन् यद्यपि उनको जालमा परेपछि उम्किन दिन निकै गाह्रो थियो कोपिलालाई फसाउन उनले नयाँ आइडिया रचेर आफ्नो श्रीमतीलाई प्रयोग गरे श्रीमतीलाई बहिनी भनेर कुरा गर्न लगाएको रहेछ ठगी प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने हामी गुरुङ तामाङ सोझो जात दाईले सोझो कुरा गर्नुभयो माइन नगर्नुहोस् भन्दै सुबीले कोपिलालाई फकाएसँगै सम्बन्ध पुनः नयाँ ढङ्गले अगाडि बढेछ श्रीमतीले बहिनी बनेर मध्यस्थकर्ताको भूमिका खेलेपछि जीवनले सरी भन्दै कपिलालाई दिदी भन्न थाले सम्बन्ध पहिले भन्दा घनिष्ठ बनाए यो कुरा करिब दुई वर्ष अघिको थियो दिदी साइनो लगाएको केही महिनापछि आफू बाहिर भएको हुनाले काकाको उपचारका लागि तत्काल दुई लाख पचास हजार आवश्यक परेको भन्दै उनले कपिलासँग पैसा मागे त्यति बेला उनले कपिलालाई आफू नुवाकोटतिर आएको बताएका थिए कपिलाले राम्रै मनले जीवनको नाममा भने जति रकम आइएमई गरेर पठाइदिन पैसा दिएको भोलिपल्टबाट फेसबुके भाइ जीवन तामाङ गायब भए